तिमी मेरो जिन्दगीको प्यारो साथी हो मैले पुज्ने देउता भन्दा तिमी माथि छौ हो तिमी मेरो जिन्दगीको प्यारो साथी हो मैले पुज्ने देउता भन्दा तिमी माथि छौ जिन्दगीका सुख दुःख कसरी काट्नु छ जिन्दगीका सुख दुःख सँगै काट्नु छ नाइन भन्नुलाई तिमी हाँस्दा मेरो खुसी तिमी सँगै हुन्छ तिमी रुदा मेरो आँखा तिमी तिमीसँगै रुन्छ तिमी हाँस्दा मेरो खुसी तिमी सँगै हुन्छ तिमी रुदा मेरो आँखा तिमी सँगै रुन्छ मेरो आशा मेरो जिन्दगीको रक्षा मेरो आशा भरोसा मेरो जिन्दगीको रक्षा तिमी मै रोकिन्छ नायन कतै ठेस लाग्दा तिमलाई सहारा बनुमा म अप्ठ्यारोमा हौसला र प्रेरणा बनुमा म कतै ठेस लाग्दा तिमीलाई सहारा बनुमा म अप्ठ्यारोमा हौसला र प्रेरणा को प्यारो साथी हो मैले पुज्ने देउता भन्दा तिमी माथि छौ जिन्दगीका सुख दुःख सँगै काट्नु छ जिन्दगीका सुख दुःख सँगै काट्नु छ नाइन भयो